हुँदा माधव कुमार नेपाल प्यानलले अग्रता लिएको छ अध्यक्षका उम्मेद्वार माधव कुमार नेपाल अर्का उम्मेद्वार केपी ओली भन्दा भन्दा सत्तालिस मतले अघि हुनुहुन्छ सोमबार साँझ पदाधिकारीको मतगणना रोकेर केन्द्रीय सदस्यहरूको मतगणना गरिएको थियो पदाधिकारी सहित एक सय अन्ठाउन्न सदस्यका लागि तीन सय पैतिस जना चुनावी प्रतिस्पर्धामा छन् चुनावी प्रतिस्पर्धामा माधव कुमार नेपाल र केपी शर्मा ओलीको अलग अलग प्यानल छ भने सत्र जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् दुई हजार एक सय छयत्तर जना प्रतिनिधि मध्ये दुई हजार एक सय बाहन्न जनाले मतदान गरेका थिए फोक्सोमा सेतो दाग देखेपछि उपचारका लागि अमेरिका जानुभएका प्रधानमन्त्री सुशील कोइरालाले एक साताभित्र स्वदेश फिर्ता हुने तयारी गर्नुभएको छ फोक्सोमा देखेको दाग हटेको र प्रधानमन्त्री क्यान्सरमुक्त भएको उहाँको सचिवालयले जनाएको छ प्रधानमन्त्री फिर्ता हुने मिति एक दुई दिनमा नै तय हुने भएको छ प्रधानमन्त्री कोइरालाको फोक्सोमा सेतो दाग देखेपछि असार दुई गति उपचारका लागि अमेरिका जानुभएको थियो प्रधानमन्त्री कोइरालालाई फलोअपका लागि तीन महिनापछि अस्पतालले बोलाएको छ व्यवस्थापिका संसदको बैठक आज बस्दैछ बिहान साढे दस बजेपछि बस्ने आजको बैठकमा पेशकी खर्च विधेयकमाथि छलफल हुँदैछ सरकारले पेश गरेको बजेट पारित हुन समय लाग्ने भएकाले आज र भोलि छलफल गरी पेशकी खर्च विधेयक पारित गरी सरकारलाई खर्च गर्न बाटो खुला गरिने भएको छ पेशकी खर्च विधेयक पारित नभई सरकारले पर्सीबाट खर्च गर्न नपाउने हुँदा दुई दिन छलफल गरी पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ¡Suscríbete al अर्थ मन्त्रालयले आगामी वर्षको लागि छुट्याइएको पुँजीगत बजेटको कार्यान्वयनका लागि ठेक्कापट्टाको काम दशैं तिहार अघि नै सक्ने गरी कार्ययोजना बनाएको छ यसअघि ठेक्कापट्टा पट्टा लगाउन नै पुस र माग लाग्ने हुँदा बजेट खर्च हुन नसकेकाले यो वर्ष योजना स्वीकृत र ठेक्का लगाउने काम छिटो गर्न कार्ययोजना बनाइएको अर्थ सचिव युवराज भूषालले जानकारी दिनुभयो बहुवर्षीय ठेक्का लागेका आयोजनाको कार्यान्वयन साउन एक गतदेखि नै सुरु हुने र अरू नयाँ आयोजनाको ठेक्का लगाउन काम समयमै सक्ने गरी योजना बनाइएको उहाँले बताउनुभयो अर्थ मन्त्रालयले पेशकी बजेट पास भएपछि साउन एक गते नै मन्त्रालयहरूलाई खर्चको अख्तियारी दिने सचिव भूषालले बताउनुभयो त्यसपछि सबै मन्त्रालयका सचिवलाई बोलाएर आयोजना कार्यान्वयनका लागि कार्यजना जिम्मा लगाउने तयारी भएको उहाँले बताउनुभयो यसअघि योजना स्वीकृत हुन नै लामो समय लागेर कार्यान्वयन नहुने देखिकाले आगामी वर्ष राष्ट्रिय योजना आयोगमा कार्यक्रम पेश भएको एक हप्तामै स्वीकृत गर्ने व्यवस्था मिलाएको अर्थ सचिव भूषालको भनाइ छ सरकारले सार्वजनिक खरिद ऐनमा संशोधन गरी ठेक्का प्रक्रियालाई सहज बनाएर ठेकेदारलाई जिम्मेवार बनाउने तयारी पनि गरेको छ यस्तै आयोजना कार्यान्वयनमा हुने स्थानीय अवरोध हटाउन पनि कडा व्यवस्था गरिएको छ बजार मूल्यका आधारमा जग्गाको मुआब्जा निर्धारण हुने र त्यो नमानेर अवरोध गरे कारवाही गर्ने व्यवस्था बजेटमा ल्याइएको छ आगामी वर्षको लागि ल्याइएको छ खर्ब अठार अर्बको बजेटमा एक अर्ब सोह्र अर्ब रुपियाँ पुँजीगत खर्चको लागि छुट्याइएको छ यो चालु वर्षको एकतिस अर्बले बढी हो चालु आर्थिक वर्षमा पचासी अर्बको पुँजीगत खर्च छुट्याइएको थियो यसमा पचास अर्ब मात्र खर्च भएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ सभासदलाई एक करोड दिने व्यवस्थामा संशोधन प्रस्ताव लैजाने ए माओवादी नेता वर्षमान पुनको भनाइमा तपाईँ के भन्नुहुन्छ यस सरकारलाई चुनौती बेखबरदारी र से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 रूपमा हेरिएको छ हेगको जिम्मेवारी अब वर्तमान रक्षा मन्त्री फिलिप यामोन्डले सम्हाल्ने बीबीसीले उल्लेख गरेको छ मन्त्री परिषदमा गर्न लागेको फेरबदलकै क्रममा कन्जर्ट कन्जर्भेटिभ पार्टीका सांसद केन क्लार्कले पनि राजीनामा दिनुभएको छ उहाँ सन् उन्नाइस सय सत्तरीदेखि क्याबिनेटमा बिना विभागीय मन्त्रीका रूपमा रहनु भएको छ राजीनामापछि विदेश मन्त्रीले मन्त्री पदमा नरहे पनि सांसदका रूपमा रहिरहन पाउनु आफ्ना लागि गौरवको कुरा भएको बताउनु भएको छ उहाँले आम चुनावपछि आफू लेखनमा फर्कने बताउनु भएको छ उता डाफर र दक्षिणी कोडोफानको रणमैदानमा विवादास्पद द्रुत सहयोग बलका एक सदस्यको मृत्यु भएको छ सुडानी राष्ट्रपति ओमार अल बसिरले गत पाँच महिनाको कारवाहीमा एक सैनिकले शहादत प्राप्त गरेको तथा अन्य घाइते भएको जानकारी दिनुभएको छ उहाँको भनाई सुडानको सरकारी समाचार संस्था सुनाले दिएको हो अप्रेल महिनाको प्रतिवेदनमा कार्यक्रममा संयुक्त संघका महासचिव वानके मुनले यस बलका सदस्यहरूले डाफरका गाउँलाई जलाइदिएको उल्लेख गर्नु भएको छ कार्दमले ए सैनिक विद्रोही विरुद्ध तैनात गरेको जानकारी दिएको छ सुडानी प्रतिपक्षी नेता सादिक अल महादीले सरकारी सुरक्षा संस्थाले आफूलाई करिब एक महिना हिरासतमा लिएको आरोप लगाउनु भएको थियो खेल समाचार फिफाका अध्यक्ष सेफ ब्लाटरले अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले विश्वकप फुटबलमा गोल्डेन बल पाएको प्रति आश्चर्य व्यक्त गर्नुभएको छ फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिनाका स्ट्राइकर मेसीलाई गोल्डेन बल दिनु दुर्भाग्य भएको बताउनुभयो अर्जेन्टिनाका पूर्व खेलाडी डिएगो म्याराडोनाले पनि मेसीलाई गोल्डेन बल दिएकोप्रति आपत्ति जनाउनु भएको छ टेलिभिजनमा अन्तर्वार्ता दिँदै म्याराडोनाले गोल्डेन बलको दावेदार भनेको कोलम्बियाका स्ट्राइकर जेम्स रोडिगेज भएको बताउनु भएको छ रोडिगेजले जारी प्रतीतमा सर्वाधिक गोलकर्ता भन्दै गोल्डेन बुट पाएका थिए अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको नयाँ नेतृत्वको लागि भएको चुनावको मतगणना तेस्रो दिन जारी बेलुकासम्म पदाधिकारीको अन्तिम परिणाम आउन सक्ने संसदको बैठक बस्दै सरकारद्वारा ठेक्कापट्टाको काम दशैं तिहार अघि नै सक्ने गरी कार्यजना तयार बेलायती विदेश मन्त्री विलियम हेगद्वारा राजीनामा डाफर र दक्षिण डे कोडोफानको रणमैदानमा विवादास्पद द्रुत सहयोग बलका एक सदस्यको मृत्यु र अर्जेन्टिनाका स्टाइगर मेसीलाई विश्वकप फुटबलमा गोल्डेन बल दिएको प्रति फिफा ब्लाटर फिफा अध्यक्ष ब्लाटरको आपत्ति हवस् बिहान दस बजे अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing द्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन